समाचार विस्तारमा गलकुट प्रहरी सेवा केन्द्रको एघारौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ सभामा गलकुट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले गलकुट सामुदायिक प्रहरी सेवा केन्द्र दुई हजार पैँसठी सालमा तत्कालीन परिस्थितिलाई मध्यनजर गरी समयको मर्मलाई बुझेर संस्थागत रूपमा सामाजिक न्याय प्राप्तिको लागि स्थापना भएको बताउनुभयो गैरेले समाजमा घट्ने विकृति र विसङ्गतिले न्यूनीकरण र निरुत्साहित पार्दै लैजाने उद्देश्य त्यसैका साथ सामुदायिक प्रहरी सेवा स्थापना भएको बताउनु भएको थियो उहाँले मानिस सामाजिक विवेकशील प्राणी भएको र विवेकशील भए तापनि केही कमी कमजोरी हुने र नराम्रो पक्षमा हिँडेकोलाई राम्रो पक्षमा ल्याउने सामाजिक दायित्व र सामाजिक दायित्व पुरा गर्ने काम गलकुत सामुदायिक प्रहरी सेवाले सेवा केन्द्रले गरेको बताउनुभयो सभामा गलकोट प्रहरी सेवा केन्द्रकी सहसचिव सुनमाया ढकालले प्रगति प्रतिवेदन र कोषाध्यक्ष भगवती मल्लले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो सभामा कार्य समिति सदस्य नमकुमार चालिसे सल्लाहकार सदस्य दीर्घदत्त लोहनी आजीवन सदस्य सुविदार बहादुर बस्नेत कलकुट नगरपालिका वडा नम्बर पाँचको वडा सदस्य कमला ढकाल कलकुट नगरपालिका वडा नम्बर छ वडा सदस्य भीमबहादुर बेक पृथ्वी माध्यमिक विद्यालयका प्रधान बद्री प्रसाद ढकाल इलाका प्रहरी कार्यालय हरिचौरका इन्चार्ज अर्जुन बम मल्ल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो सभामा नयाँ कार्य समिति गठन गरिएको छ मन्जु शर्मा चालिसीको अध्यक्षतामा एघार सदस्य नयाँ कार्य समिति गठन गरिएको हो समिति समितिको उपाध्यक्षमा छमबहादुर खत्री सचिवमा गणेश बहादुर खत्री कोषाध्यक्षमा भगवती मल्ल सहसचिवमा सुनमाया ढकाल र सदस्यहरूमा योगेश भण्डारी ललित श्रेष्ठ भीमबहादुर बेक नमकुमारी सापकोटा खगी श्रेष्ठ घनश्याम चालिसे रहनु भएको छ त्यस्तै पदेन सदस्यहरूमा इलाका प्रहरी कार्यालय हरिचौरका इन्चार्ज अन्जु अर्जुन बम मल्ल गलकुत नगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नारायण ध्वज मल्ल र स्थानीय निकायको प्रशासनिक अधिकृत रहनु भएको छ त्यस्तै गलकुत नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष अध्यक्ष बिरजङ भण्डारी वडा नम्बर छका वडा अध्यक्ष नरबहादुर खत्री कोसनबहादुर बस्नेत कमला ढकाल बटीप्रसाद ढकाल दीर्घदत्त लोहनी र टिकाराम कण्डेल रहेको सात सदस्य सल्लाहकार समिति गठन गरिएको छ नयाँ कार्य समिति गठन कार्यक्रम निर्वाचन समितिका कलमला ढकालको अध्यक्षता र टिकाराम कण्डेलको सञ्चालनमा सम्पन्न भएको थियो सेवा केन्द्रको हालसम्म सत्तरी जना आजीवन सदस्य रहेका छन् सभामा गलको सामुदायिक प्रहरी सेवा केन्द्रको कार्य सञ्चालन गर्नको लागि भवन उपलब्ध उपलब्ध गराउने गलकोट बचत तथा ऋण सहकारी संस्थाले सम्मान पत्र प्रदान गरिएको थियो सभा गलकोट सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसीको अध्यक्षता उपाध्यक्ष बहादुर खत्रीको स्वागत तथा सचिव गणेश बहादुर खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ताराखोला गाउँपालिका वार्ड नम्बर चारको वडा कार्यालय भवनको उद्घाटन भएको छ भवनको उद्घाटन गर्दै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले स्थानीय सरकारको पहिलो वडा कार्यालय भवन निर्माण गरी उद्घाटन गर्न पाउनु गाउँपालिकाकै गौरवको विषय भएको कुरामा जोड दिँदै नागरिक जनप्रतिनिधिले हातेमालो गरेमा मात्र विकास सम्भव रहेको बताउनुभयो एक फरक प्रसङ्गमा उहाँले प्रतिनिधि सभा भङ्ग गरेर प्रधानमन्त्रीले देशलाई प्रतिगमनतिर धकिलेकोले देश अस्थिरतातर्फ गइरहेको बताउँदै छिट्टै सत्यको विजय हुने कुरामा विश्वस्त सहन आग्रह गर्नु गर्नुभएको थियो गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले कतिपय ठाउँमा कुनै पनि संरचना निर्माणका लागि जग्गाकै अभाव भएर संरचना निर्माण हुन नसकेको बताउँदै वडा नम्बर चारले जग्गा व्यवस्थापन गरी वडा कार्यालयको भवन निर्माण गर्नु वडावासीको लागि सुखद पक्ष रहेको बताउनुभयो कार्यक्रममा ताराखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जनतालाई प्रशासनिक काममा कुनै पनि समस्या नहुने गरी गाउँपालिकाले काम गरेको बताउँदै पूर्वाधार विकासको क्षेत्रमा गाउँपालिका धेरै अगाडि आ रहेको बताउनुभयो वडा कार्यालयको भवन ताराखोला गाउँपालिकाका गाउँपालिका साठको साठी लाख र जिल्ला समन्वय समिति बागलुङको बिस लाख गरी असी लाखको लागतमा निर्माण भएको हो भवन घुम्टे कन्स्ट्रक्सन ठेक्का सम्झौता भई निर्माण भएको थियो कार्यक्रममा वडा कार्यालय भवन निर्माणकर्ता निर्माण व्यवसाय घुम्टे कन्स्ट्रक्सनका नरेश केसी जगदाता ताराखोला गाउँपालिका वार्ड नम्बर चार का धनबहादुर थापा र तलबी रोकालाई सम्मानपत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका सदस्य फुलमाया पुन कार्यपालिका सदस्य धनबहादुर विक घुम्टे कन्स्ट्रक्सनका प्रोप्राइटर नरेश केसी लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो कार्यक्रम ताराखोला गाउँपालिका वार्ड नम्बर चारका वडा अध्यक्ष जितबहादुर खत्रीको अध्यक्षता वडा सदस्य सपना धरी बुढाथोकीको स्वागत तथा वडा सचिव कमल सापकोटाको सञ्चालनमा सम्पन्न भएको सहकर्मी पूर्ण प्रसाद न्यूरीले खबर पठाउनु भएको छ प्राकृतिक सुन्दरतामा निलुवा हाम्रो सान समाज रूपान्तरणमा खेलकुद हाम्रो अभियान भन्ने नाराका साथ निलुवा युवा विकास मञ्च गलकुत नगरपालिका नम्बर चार चमुवाको प्रथम खेलकुद तथा सांस्कृतिक मेला सम्पन्न भएको छ कार्यक्रम गत माघ अठाइस गतेबाट सुरु भई आज सम्पन्न भएको हो समापन समारोहको कार्यक्रमलाई सम्बोधन गर्दै गलकोट नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष तथा गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले खेलकुदका माध्यमबाट समाज रूपान्तरण गर्न युवाहरूले गरेको भूमिका अतुलनीय रहेको बताउनुभयो उहाँले सम्पूर्ण युवाहरूले समाज विकास गर्नको लागि एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो भण्डारीले नगरपालिकाले पनि सम्पूर्ण युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्दै आइरहेको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 मिठो खाना खुवाउनु भयो धन्यवाद फेरि पनि आउँदै गर्नुहोस् है नमस्कार हस् बाबु हस् हुन्छ होइन कसको फोन आएको थियो छोरोले विदेश आउनु घुम्न भन्दै थियो यो कोरोना त्यही माथि महँगाई कसले टिकट बनाइदिन्छ र म त भो आउँदैनौ भन्दै किन नजानु ढुक्क भएर जानु न काठमाडौँमा रहेको प्यानकोलिन ट्राभल्सले विदेशको जुनसुकै ठाउँमा जान र आउनको लागि बाह्र प्रतिशत छुटमा टिकटको व्यवस्था टुरिस्ट र डिपेन्डेन्ट भिजाको लागि सहजीकरण गर्नुका साथै यहीबाट विदेशमा होटल बुकिङको व्यवस्था लगायतका थुप्रै सुविधाहरू दिइरहेको छ नि सेवाहरू USA Europe UK Canada Japan Australia China South Korea South Africa Hong Kong Bharat Dubai Malaysia लगायतका देशहरूको जुनसुकै स्थानमा जान र आउनका लागि बाह्र प्रतिशत छुटका साथ टिकटको व्यवस्था helicopter charter special holiday package राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान सँगै होटल बुकिङ हवाई कारको मार्फत सामान ओसार पोसारको व्यवस्था डिपेन्डेन्ट तथा टुरिस्ट भिजाको लागि सहजीकरण गर्नुका साथै गाडी रिजर्भ को पनि व्यवस्था छ टिकट बुकिङको लागि सम्पर्क नम्बर मोबाइल अन्ठानब्बे पाँच एघार अठार आठ सय त्रिसठी फोन शून्य एक चार दुई तिन तिन नौ शून्य पाँच Suresh Khatri managing director Pengoling travels private limited Putali Sadak Kathmandu सस्तो सुलभ र सहज रूपमा अझै टिकट बुकिङ गरी फाइदा उठाउनुहोस् ए आइस त आइज आइज भित्रै आइज अँ आए ल हिँड्न ए एलसिडी फ्रिज भ्याकुम उफर अनि यस्तो राम्रो घडी पनि रहेछ अझ वासिङ मेसिन पनि आइज काठमाडौँबाटै मगाऊ होइन नि के को काठमाडौँबाट मगाउनु नि यही हटिया बजारमा रहेको एसबिआई इलेक्ट्रिक मिनिमार्टबाट ल्याएको नि त्यहाँ त कस्तो राम्रो राम्रो सामान पाइने रहेछ अनि होम डेलिभरीको पनि व्यवस्था रहेछ धेरै सजिलो भयो धेरै राम्रो छ नि है सामानहरू ए हो सेवाहरू हामी कहाँ सम्पूर्ण कम्पनीका मोबाइल घडी क्यामेरा ल्यापटप म्युजिकल सामग्रीहरू घरयासी सामग्रीहरू fridge washing machine blender rice cooker heater kettle fan microwave geyser vacuum cleaner iron लगायत सम्पूर्ण ब्रान्डका घरयासी सामग्रीहरू तोकिएकै मूल्यमा पाइनुका साथै मर्मत एवं होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्कका लागि फोन नम्बर शून्य अडसठी चार बाह्र शून्य सन्ताउन्न मोबाइल अन्ठानब्बे पाँच छिहत्तर तेइस एक सय सत्र अन्ठानब्बे चार सतहत्तर शून्य छपन्न बत्तिस SBI electric mini mart bank road Galkot नगरपालिका तिन हटिया बजार गलकोट बागलुङ गलकोट खबरमा छोटो व्यावसायिक विश्रामपछि फेरि खबरकै सिलसिला बागलुङका अग्रज पत्रकार तथा सञ्चार उद्यमी दुर्गादत्त आचार्यको निधन भएको छ नेपाल पत्रकार महासङ्घको केन्द्रीय पार्षद समेत रहनुभएका आचार्यको शनिबार अडसठी वर्षको उमेरमा निधन भएको हो आचार्य शुक्रबार नेपाल ट्रेड युनियन काङ्ग्रेसको कार्यक्रममा कास्कीको लुम्लेमा सहभागी हुनु हुन पुग्नु भएको र शनिबार बिहान स्वास्थ्यमा समस्या आएपछि पोखरा उपचारका लागि लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको नेपाली काङ्ग्रेसका विद्यार्थी नेता हरिहर शर्माले जानकारी दिनुभयो आचार्यलाई यससँगै हृदयघात भएको थियो सो समयमा तत्काल काठमाडौँमा उपचार गरेपछि अवस्था सामान्य बनेको थियो पछिल्लो समय आचार्यलाई कोरोना संक्रमण समेत भएको थियो लामो समयदेखि हृदयघातका घातबाट पीडित आचार्यको सोही समस्या बल्झेका कारण मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ आचार्यको अन्तिम दाह संस्कार आइतबार बिहान मालडुङ्गा स्थित कालीगण्डकी किनारमा गरिने बताइएको छ आचार्यको निधन प्रति नेपाल पत्रकार पत्रकार महासङ्घ बागलुङले बागलुङ शाखाले दुःख व्यक्त गरेको छ जिल्लाका अग्रज पत्रकार सञ्चार उद्यमी उद्यमीको निधनले सिङ्गो पत्रकार महासङ्घ परिवार स्तब्ध स्तब्ध छौँ पत्रकार महासङ्घका अध्यक्ष दिल शिरिषले भन्नुभयो जिल्लाको छापा तथा विद्युतीय सञ्चार माध्यम पत्रकारिता र पत्रकार महासङ्घको विकासमा महत्त्वपूर्ण योगदान स्मरणीय रहनेछ जिल्लाको जैमिनी नगरपालिकाले सङ्घ संस्था दर्ता तथा नवीकरण सम्बन्धी ऐन ल्याएको छ नगरभित्र सञ्चालन रहेका सङ्घ संस्थाले कानुनी दायरामा ल्याउने तथा नयाँ सञ्चालनमा आउन चाहनेहरूको सहजताका लागि नगरपालिकाले कानुन बनाएको हो आठौँ नगरसभाको पहिलो बैठकबाट दुईवटा ऐन एकवटा निर्देशिका र एक निर्देशिकाको संशोधन पारित भएको छ नगरमा वातावरण संरक्षण विपद व्यवस्थापन तथा प्राकृतिक स्रोतको संरक्षणका लागि ऐन निर्माण भएको छ नगरसभाले वातावरण विपद तथा प्राकृतिक स्रोत संरक्षण गर्न बनेको विधेयक दुई हजार सतहत्तरले सर्वसम्मतले पारित गरेको छ त्यस्तै सङ्घ संस्था दर्ता तथा नवीकरणको व्यवस्थापन गर्न बनेको विधेयक दुई हजार सतहत्तर आर्थिक लेखा परीक्षण निर्देशिका दुई हजार सतहत्तर र घ वर्गको निर्माण व्यवसाय इजाजत पत्र जारी गर्न बनेको निर्देशिका दुई हजार सतहत्तरको संशोधन सर्वसम्मत पारित भएको प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले बताउनु भयो संशोधन प्रस्ताव नगर उपप्रमुख लीला राणा र अन्य तीन प्रस्ताव विद्यमान विद्यायत समितिका सभापति प्रेम सापकोटाले प्रस्तुत गर्नुभएको थियो नगरसभाको अर्को बैठक फागुनको भित्र बस्ने गरी सकिएको छ नगरसभामा कोइरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन समेत सर्वसम्मतिले पारित भएको छ सभालाई सम्बोधन गर्दै नगर प्रमुख इन्द्रराज पौडेलले नगर आर्थिक र सामाजिक विकासको गतिमा रहेको बताउनुभयो नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले जनयुद्धको अवमूल्यन गर्दै शहीद र बेपत्ता परिवारको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नक्कली कुरा गरिरहेको बताउनु भएको छ छब्बिसौँ जनयुद्ध दिवसको अवसरमा नेकपा बागलुङ प्रचण्ड माधव पक्षले शनिबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पुनले जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गर्ने प्रधानमन्त्रीले तीन वर्षमा पटक पटक कुरा उठाउँदा पनि शहीद बेपत्ता परिवार तथा घाइतेको बारेमा केही कार्यक्रम नल्याएको बताउनुभयो ओलीले अहिले पार्टी विभाजन भएपछि घाइते बेपत्ता तथा शहीद परिवारको मन जित्नका लागि नक्कली कुरा गरेको बताउनुभयो पुनले जनयुद्ध र जनआन्दोलनको जग्गा जगमा बनेको संविधान सभाबाट लेखिएको संविधान कार्यान्वयन गर्ने समयमा दुर्भाग्यपूर्ण रूपमा सत्ता गलत मान्छेको हातमा पुगेको बताउनुभयो वर्तमान प्रधानमन्त्री ओलीका क्याबिनेट मन्त्री समेत रहेर काम गर्नुभएका पुनले ओलीले सङ्घीयता र समावेशिता सुन्न पनि नचाहेको आरोप लगाउनुभयो कम्युनिष्ट पार्टीको कार्यकर्ता व्यवहारबाट छुटिन सक्नुपर्ने भन्दै नेता पुनले कार्यकर्तालाई उत्पादन कार्यमा सहभागी हुन आग्रह गर्नुभयो अहिले कम्युनिस्ट पार्टी चिन्दा चन्दा दिने र बेमानी मान्छेहरूको पार्टी बनेको भन्दै यसलाई आमूल रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो प्रधानमन्त्री ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेसँगै प्रतिगामी र क्रान्तिकारी छुट्याउने लडाई सुरु भएको भन्दै उहाँले अदालतले तलमाथि गरे पनि जनताको आन्दोलनको बलमा संसद पुनस्थापना हुने बताउनुभयो नेकपा बागलुङका कार्यालय सदस्य विष्णु भूषालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा गण्डकी प्रदेश सदस्य गीता शर्मा सहित परिवारको तर्फबाट धनकाजी विका र बेपत्ता परिवारको तर्फबाट जसोदा शर्माले मन्तव्य राख्नु भएको थियो सो अवसरमा सहित तथा बेपत्ता परिवारलाई नेकपा केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गणेशमान पुन नेकपा नेता एवं पूर्व मन्त्री दलजित सिरपाली प्रदेश संसद कमला रोका लगायतले सम्मान गर्नुभएको थियो नेकपा बागलुङ नगर कमिटी अध्यक्ष धनबहादुर परिहारको स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन नेकपा बागलुङका कार्यालय सचिव चन्द्र शर्माले गर्नुभएको थियो यसअघि प्रसारित समाचारमा चण्ड थाहा पाउनु पर्नेमा अन्यथा भएकोमा सचिएको छ यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा सर्सा खबर पुनः एकपटक गलकुट प्रहरी सेवा केन्द्रको एघारौँ साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न ताराखोला गाउँपालिका वार्ड नम्बर चार वडा कार्यालय भवनको उद्घाटन निलो युवा विकास मञ्चको प्रथम खेलकुद तथा सांस्कृतिक मेला सम्पन्न बागलुङका अग्रज पत्रकार आचार्यको निधन र जैमिनी नगरपालिकाको आठौँ नगरसभा सम्पन्न शहीद र बेपत्ता परिवारको अपमान गर्ने ओलीले अहिले नक्कली कुरा गरेको पूर्व मन्त्री पुनको भनाई यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुट खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयौँ ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुट सुन्दै गर्नुहोस् नमस्कार